कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज अजर अमर गीतहरूको एक सय चौहत्तरौं अंकमा स्वर सम्राट नारायण गोपालको चौहत्तरौं जन्मदिवसको सम्झनामा आजको यो श्रृंखलाको दोस्रो खण्डमा प्राविधिक मित्र सन्दीप सुन्दा सहित यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन हिजोको कार्यक्रममा हामीले संगीतकार विशेष नारायण गोपालका चर्चा गर्यौं नारायण गोपाल मूलत वाद्यवादक त्यसपछि गायक संगीतकार र त्यसपछि बाघिना पत्रिकाका सम्पादक राष्ट्रनाचकरका महाप्रबन्धक हुँदै उनले नेपाली संगीत आकाशमा धेरै योगदान पुर्याए नेपाल र नेपालीलाई जगाउने गीतहरू गाए र बिउझाए अनन्तसम्म आजको कार्यक्रम शुरूआत अघि नै हामीलाई सुशीला सिलवाल एसएन दाहाल शिव पलास राजेश्वर उदय युवराज पौडेल सुकु सुतिहार दिनेश रावत राधेश्याम दिताल अनन्त कटवाल दीपक कल्याण रश्मि अमाते सन्तोष पराजुलीले फेसबुकमा टिप्पणी गर्नुभएको छ भने ट्वीटरमा हामीलाई गोकुल कडेल कालिदासको मित captain Jacks Sparrow Anil Adhikari Nepal versus India त्यसै गरी मूर्ख बालक डीबी नभैया धुरकोटे मित्रहरूले पनि टिप्पणी र शुभेच्छा व्यक्त गर्नुभएको छ नारायण गोपालले गायकका रूपमा आफ्नो सांगीतिक यात्रा आफ्नै संगीतबाट शुरू गरे रत्न शमशेर थापाका पाँच गीत र एक युगल गीत सहित उनको सांगीतिक यात्रा शुरू भयो भने उनले दोस्रो चरणमा नाति काजी शिवशंकर र तेस्रो चरणमा अम्बर गुरूङ गोपालञ्जनका गीतहरूमा गाए संगीतहरूमा गाए त्यसपछि उनको चौथो चरण फेरि आफ्नै संगीतमा पनि उनले पुनः गायन शुरू गरे जसमध्ये जुन फूल मैले चाहे कसैले टिपेछदेखि लिएर आँखा चुपी नरो भनी भन्नु पर्या छ सम्मका गीतहरू पर्छन् भने फेरि पाँचौं चरणमा उनले दोहोर्याए नयाँ पुस्ताका संगीतकारहरूमा दीपक जंगम दिव्य खालिङ र अन्य संगीतकारहरूको श्रृंखला शुरू हुन्छ नारायण गोपालको आजको अंकमा हामी चर्चा गर्नेछौ अरू संगीतकारको संगीतमा नारायण गोपालको स्वर लक्ष्मण लोहनीको शब्द चन्द्रराज शर्माको संगीतमा यो राष्ट्रभावको गीतबाट आजको यो अङ्क शुभारम्भ गर्न चाहन्छु मेरो देशको माया छ यो छाती धरी मुरीका मुरी नेपालको माया छ तेरा आउने माया नै माया छ माया नै माया छ म मरे पनि मलाई मेरो देशको माया छ यो छाती घरी सम्राट नारायण गोपालको जन्म काठमाण्डुको केलागलमा भयो र नारायण गोपालको सांगीतिक सरसंगत आफ्ना मित्रद्वय प्रेमदोज प्रधान मानिक रत्नसँग भयो र गीतकार राममान त्रिषितसँग उनको सांगीतिक उर्व शुरू भयो काठमाण्डुको मिखा बहाल वटु प्युखा र पछि विस्तारै नारायण गोपालले आफ्नो सांगीतिक सौष्ठव बनाए आफ्नै संगीतमा रत्न शमशेर थापाका गीतहरू गाएर त्यसपछि उनको सम्बन्ध भयो दार्जीलिङकी गायिका दिलमाया खातीसँग र दिलमाया खातीसँग युगल गीत गाएपछि नारायण गोपालको दार्जीलिङ आवत जावत शुरू भयो र यही प्रसंगमा ईश्वर बल्लभले नारायण गोपाल र गोपाल योजनलाई मित लगाइदिएपछि मितेरी संगीतको युग शुरू भयो काठमाण्डुको हाल रहेको विशाल बजारमा पहिला एउटा सिनेमा हल थियो जनसेवा सिनेमा हल जनसेवा सिनेमा हलको अगाडि कुनै एउटा ठूलो सीडी र त्यति बेला पाइने ग्रामोफोन रेकर्ड कम्पनीको दोकानबाट बज्दै गरेको एउटा गीत सुने नारायण गोपालले र नारायण गोपाल सम्भवत कसैको आवाज सुनेर यसरी बाटोमा हिँड्दा हिँड्दै टक्क उभिएको त्यो पहिलो पटक थियो र त्यो गीत त्यो अम्बर गुरूङको नौ तारा उदायो धरतीमा आकाश हाँसेछ यो गीतपछि उनी अम्बर गुरूङसँग मोहित भए र अम्बर गुरूङका संगीतमा उनले धेरै कालजयी गीतहरू गाए तर चलचित्रमा अम्बर गुरूङसँग उनको सहकार्य जीवन रेखामा हुन सकेन यद्यपि अम्बर गुरूङको पनि पूरै कोशिश थियो जीवन नारायण गोपाललाई गायकको रूपमा ल्याउने तर साई नेपाल चलचित्र संस्थानको शर्त अनुसार प्रेमदोज प्रधान र तारा देवी दुईजना पार्श्व गायक गायिकामा अनुबन्धित भइसकेका थिए नारायण गोपाललाई चलचित्रमा गाउने पहिलो मौका दिए चलचित्र निर्देशक हिरा सिंह खत्रीले नेपालबाट बनेको तेस्रो चलचित्र परिवर्तनबाट तर नारायण गोपाल कवि लेखकहरूका गीतहरू सम्मानपूर्वक गाउँथे नाटक नाटिकामा त्यसै गरी गीती नाटकमा बालकृष्ण समको नालापानीको युद्धमा उनले गाएको यो गीत शिवशंकरको संगीतमा नारायण गोपालको स्वरमा यो गीतलाई चयन गर्नुभएको छ कथाकार अतिरिक्त राज पाण्डेयले लाई जंगल भरी नहीं हंगा को लाले हमारी लाई जंगल भरी नहीं हंगा को आसुना बहाओ पिलाऊ चंद्र सूर्य झंडा आकाश मपाऊ सिर के उठाऊ आखा पिलाऊ चंद्र सूर्य झंडा आकाश मपाऊ तिमी यस कमाऊ देशलाई सजाऊ आमा बात यही आश करे तिमी यस कमाऊ देशलाई सजाऊ आमा बात यही आश करे आमा तिमीलाई जङ्गल धरीमै हाँगाको औलाले आमा तिमीलाई जङ्गल धरी स्वर सम्राट नारायण गोपालको यो गीतमा आमाको प्रसंग छ आज नेपाल आमा ठूलो संकटमा र ठूलो पीड़ामा छ गीतमा भनिएको छ शिर त्यो उठाऊ चन्द्र सूर्य झण्डा आकाशमा फरफराऊ तिमी यस कमाऊ हाम्रा सबै नेताहरूलाई यस कमाउने सद्बुद्धि छ यो गीतमा यस्तै नाकाबन्दी थियो दुई हजार पैंतालिस सालमा पनि त्यति बेला नारायण गोपाल नेपालका सबै सीमावर्ती जिल्लाहरूमा राष्ट्रियता जगाउने गीतहरू गाउन आफ्ना मित्रहरूका साथमा जिल्ला जिल्लामा पुगेका थिए डायबिटिजले दुख्न थालिसकेको खुट्टा खोच्याउँदै पनि नारायण गोपाल राष्ट्रिय भावका गीत गाएर देशका सीमा सीमामा पुगेका थिए र वीरगंजमा उनी राष्ट्रिय भावको गीत गाउन जाँदा नातेकाजीसँग पुनः उनको त्यहाँ भेट भएको थियो यसबारेमा नारायण गोपालले धेरै पटक सम्झना पनि पोखेका छन् आज हामीसँग सबै माध्यम छ फेसबुक ट्विटर पत्रिका अखबार एफएम तर हाम्रा सम्पूर्ण शक्ति एउटा नरेन्द्र मोदीलाई गाली गर्नमा खेर गइरहेको छ हाम्रा कलाकारहरू हाम्रा लेखकहरू हाम्रा पत्रकारहरू मात्र गाली नै गर्नमा व्यस्त छन् तर यति बेला फेरि एकपटक देशलाई नारायण गोपालले जगा जस्तै जगाउन जरूरी छ नारायण गोपाल त्यो संकटका बेला पनि आफ्नो जागिर छोडेर गाउँ गाउँ पुगेका थिए अम्बर गुरूङ पुगेका थिए नाति नातिकाजी पुगेका थिए शिवशंकर पुगेका थिए अहिले हाम्रा कलाकारहरू पनि त्यसरी पुग्न सकेको भए वा त्यसरी यो भावना जगाउन सकेको भए नेताहरूको यो भूमिकाहीन कर्तव्यको बेला पनि हामीले राष्ट्रियता जगाउनलाई सहयोग पुर्याउन सक्थ्यौं नारायण गोपाललाई सम्झना गर्यौं आजको यो सन्दर्भमा यो आमाको गीतका बारेमा आमाकै गीतका बारेमा किरण खरेलले पनि एक अन्तर्वार्तामा भनेका छन् मैले कस्तो गीत लेखे एउटी आमा जिउँदै मर्छे आफ्नो छोराको सपना विपनामा यही गीतको पंक्ति नारायण गोपालको देहान्त हुँदा आर्यघाटमा नारायण गोपालकी आमा रामदेवी गुरूवाचार्यले नारायण गोपालमाथि आगो लगाउँदा प्रयोग गरिएको थियो किरण खरेललाई कहिले पूर्वाभास भएको थिएन यसरी पनि यो गीत नारायण गोपालकी आमा र नारायण गोपालमा प्रयोग हुनेछ भनेर नारायण गोपालका धेरै गीतहरू धेरै मान्छेको जीवन काममा आउँछन् तर नारायण गोपाल स्वयं नै यो देशको लागि हरेक संकटमा काम आउने कलाकार हुन् नारायण गोपालले त्यति बेलाको यो नाकाबन्दीका बेला नारायण गोपालका प्रिय कवि गीतकार मित्र बुपी शेरचनले पनि एउटा अन्तर्वार्ता दिएका थिए तीन महिनामा यो सरकार ढाल्न सकिन भने म कविता लेख्दिन बुपी शेरचनले यसरी नै भनेका थिए त्यति बेलाको मरिचमान सिंहको सरकारका बारेमा त्यसपछि मरिचमान सिंहको सरकार नाकाबन्दीको विरूद्धमा उत्रिएको थियो अर्कै मुलुकबाट तेल मगाउन एउटा कविको अन्तर्वार्ताको प्रभाव मात्र होइन त्यति बेला यस्ता नारायण गोपाल जस्ता जगत जगाउने गायकहरूको साहस पनि थियो त्यो समय चर्चा गर्दैथ्यो नारायण गोपालका बारेमा र नारायण गोपालको चलचित्रको पार्श्व गायनका बारेमा नारायण गोपालले पहिलो चलचित्र माइती घरमा गीत गाउन बम्बई पुगे तर स्वास्थ्यका कारणले गीत गाउन सकेनन् उनको गीत भारतीय गायक प्रफुल कुमार डे अर्थात मन्ना डेले गाए जिन्दगीलाई हारले होइन जीतले स्वागत गरे त्यसपछि परिवर्तन फिल्मका निम्ति नारायण गोपाल गीत गाउन फेरि कलकत्ता पुगे तर चलचित्रमा नारायण गोपालको सोलो गीत नभएका हुनाले नारायण गोपालले म यो फिल्ममा गाउँदिन भनेर फर्केर आउन खोजे वा त्यही होटलको पाँच तलामा भूमिगत भएर बसे सोलो गीत छ भने मात्र नारायण गोपाल नेपालबाट फर्किनेछ भनेर सन्देश पठाए र त्यो सोलो गीत बन्यो एक रातमा चेतन कार्कीको शब्दमा विवल साराले त्यही रात संगीत गरेको संगीतमा भोलिपल्ट बिहानै नारायण गोपालले त्यो गीत सिके र नारायण गोपालले रेकर्डिङ स्टुडियो पुग्दाखेरि सबैभन्दा पहिला भने म त्यो सोलो गीत पहिला गाउँछु एकदम मूड आइरहेको छ बुझ्नै सकेनौ तिमीले आँखाको भाखा मेरो आँखाको भाखा मेरो बुझ्नै सकिनौ तिमीले आँखाको भाखा आँखाको भाषा मेरो हजार अर्थ बुझ नहीं सकी सकिनौ तिमीले खरी नारायण गोपालका बारेमा हाम्रो ट्वीटरमा गणेश आचार्य मेन्सन गर्नुहुन्छ अहिले पनि नारायण गोपाल मेरो धेरै रातका स्लिपिङ पिल्स हुन् उनको स्वर शक्ति र संगीतको तरंगले अहिले पनि धेरै ऊर्जा मिल्छ भनेर उहाँले मेन्सन गर्नुभएको छ त्यसै गरिकन निश्चलजी लेख्नुहुन्छ गोकुल सापकोटा यो छातीभरि मुरीका मुरी नेपालको माया छ मैना लेख्नुहुन्छ फेरि एकपल्ट नारायण गोपाललाई सम्झना गरे भनेर लेख्नु भएको छ नारायण गोपालको जीवनसँग जोडिएको पाँच कर शीत युद्ध पढे मैले गणेश आचार्यको यो ट्वीटर स्वर सम्राटले मेरो मनमा ठूलै साम्राज्य बनाएका छन् हाम्रो फेसबुकमा पनि हामीलाई कुमारजङ कार्की गायक देवेन्द्र मानसिंह टीका छेत्री कुमार गुरूङ डिलीराज पाठक लगायत धेरै मित्रहरूले प्रतिक्रिया व्यक्त गर्नुभएको छ भने निर कुमार खतिवड़ाले नारायण गोपाल अन्तिम अवस्थामा हस्पिटलमा हुँदाको प्रसंग पनि सुनाउनु होला भनेर लेख्नु भएको छ दिल्ली राज पाठकले नारायण गोपालको एक नारायण गोपाल एक युगका महापुरूष थिए संगीतको क्षेत्रमा भन्दा फरक नपर्ला किनकि उनका कालजयी गीत जति पुरानो भए त्यति नै महत्वपूर्ण र सुन्दर लाग्छन् भनेर लेख्नु भएको छ महान गायकप्रति हार्दिक श्रद्धाञ्जली भनेर लेख्नु भएको छ देवेन्द्र मान सिंहले राजेश्वर उदयका पंक्ति रस प्रकाशन प्रकाशजी सन्दीपजी आज जीवन संगिनी ज्योतिसँगै बसी काठमाण्डुमा संगीतको अनुपम सांगीतिक प्रस्तुति त्यो पनि प्रकाशजीको स्मरण योग्य कार्यक्रम सुन्नुको मजा नै अर्कै आज एक सय चौहत्तरौं श्रृंखला अनि चौहत्तरौं जन्मदिन संयोग पनि स्वर्णिम अति प्रिय गायक स्वर सम्राट नारायण गोपालको गायन संगीत अनि व्यक्तिगत जीवनका अति दुर्लभ दुर्लभ मार्मिक तथा रोचक जानकारीका साथ सुन्दर गीतहरू सुन्दैछु भनेर लेख्नु भएको छ सानुकाजी बस्ताकोटी अञ्जना पौडेल कुमान सिंह मुक्सु अमरदीप श्रेष्ठ लेख्नुहुन्छ अमरदीप श्रेष्ठ फलेवास पर्वत हाल फेङटेक दक्षिण कोरियाबाट आजको विशेष कार्यक्रम स्वर सम्राट नारायण गोपालको चौहत्तरौं जन्म जयन्तीको उपलक्ष्यमा त्यसमा पनि गायन विशेष अनि अझै दाजुको आवाजमा तरंगित हुनलाई पर्खाइमा छु हजुरको यस कार्यक्रम मार्फत धेरै साधक सर्जक अनि स्रष्टाका बारेमा जान्ने अवसर पाइयो अझै नारायण गोपालबारे धेरै थाहा हुँदैछ भनेर उहाँले लेख्नु भएको छ नारायण गोपालको चलचित्रको गायनका कुरा गर्दा परिवर्तनपछि मनको बाँध त्यसपछि सिन्दूर अनि धेरै पछि मात्र उनले रंजित गजमेरका संगीतमा अन्य चलचित्रमा गाए तर नारायण गोपाललाई नारायण गोपालकै स्वरमा सम्मानपूर्वक संगीत गरेर प्रस्तुत गर्ने उनका मित गोपाल इन्जनको अविस्मरणीय योगदान छ गोपाल इन्जनका संगीतमा गाएका संगाल घुम्टोहरू म कसरी भनौं जस्ता गीतहरू नेपाली संगीत आकाशको मस्ट रोमान्टिक सङ मानिन्छ विशेष गरेर मलाई माफ गरिदेऊ गीतलाई अर्का संगीतकार शरण प्रधानले नेपाली संगीतको पहिलो पप गीत भनेर सम्मानपूर्वक लेखेका छन् संगीतकार शरण प्रधानले त्यही गीत प्रस्तुत छ यहाँ गोपालनको शब्द र संगीतमा नारायण गोपालको स्वर मलाई माफ मेरा लो कसैमा दुबे छ भने म त खोजिरहेछु हरेक चेहरामा मेरी सपना कि एक प्रेयसी मायालु मलाई माफ गरिदे मेरा लोभी नजर कै कसैमा छ भने माता खोजी रहे थे हरे एक तेहरा माँ मेरी सपना की एक यतीमा वो आंखें सधे मानिदा को बेला अनुबस्ती मेरे फातिमा उस आंखें सधे मेरा पीर हर सीता उसका मीठा मीठा भावना साथे संगे मेरा पीर हर सीता उसका मीठा मीठा भावना मलाई माफ गरिदेऊ मेरो प्रेमको कुरा कसै कसैलाई विभेद भने म त खोजिरहेछु हरेक चेहरामा मेरी सपना कि एक माया हो उसको आँखा रहो मेरे रोदी घर हो उसको साथी मेरे पास हूँ उसको आंसू बरखा उसको सुस्किराश शिशिर उसको मुस्कान मेरो मधुमास उसको आंसू बरखा उसको सुस्किराश शिशिर उसको मुस्कान मेरो मधुमा गोपाल योन्जन र नारायण गोपाल मित लगाएपछि शुरू भएको मितेरी संगीतको युगपछि यस मितेरी संगीतलाई रूपरेखा साहित्यिक पत्रिकाले मितेरी साँझ नामबाट पनि म्युजिकल स्वायरीका रूपमा प्रस्तुत गरेको थियो काठमाण्डु पोखरा धेरै ठाउँमा र यस कार्यक्रमलाई धेरै पटक नगेन्द्र थापाले सञ्चालन गर्नुभएको थियो भने रूपरेखा संगीत साँझलाई गीतकार किरण खरेलले सञ्चालन गर्नुभएको थियो नारायण गोपालका पिता आशो गोपाल गुरूवाचार्यको काठमाण्डुबाट बाहिर हेटौँडामा केही जग्गा जमिन थियो र विशेष गरेर त्यहाँ काठको व्यवसाय गर्न गएका भिर्गुराम श्रेष्ठ जो नारायण गोपालका घनिष्ठ मित्र पनि हुन् उनीसँग भिर्गुराम श्रेष्ठसँग नारायण गोपाल बेला बेलामा हेटौँडा पुग्ने गर्थे नारायण गोपालले पेमला लामासँग विवाह गरिसकेपछि एकपटक हेटौँडामै गएर जीवन बसाउने कि भन्ने सोच पनि बनाएका थिए यसरी हेटौँडाको आवत जावतका क्रममा हेटौँडाकै कलाकार नवकला कुञ्जका संस्थापक भीम विरागसँग नारायण गोपालको भेट हुन्छ र भीम विरागसँगको बैठक र रापती नदी किनारको सांगीतिक अभ्यासले नारायण गोपाल र भीम विरागका जीवनमा केही युगान्तकारी गीत संगीतहरू बन्छन् आजभोलि हरेक साँझ मातिन थालेछदेखि लिएर अन्य गीतहरूमा नारायण गोपाल भीम विरागको शब्द र संगीतमा मजाले झंकृत हुन्छन् यहाँ प्रस्तुत छ भीम विरागको संगीत र शब्दमा नारायण गोपाल तिमीले पनि मजास्तै माया दे रहे आफूलाई बिर्सेर मायालुको सम्झनामा आफूलाई बिर्सेर तिमीले पनि मजा माया दिएर सुनसान रात सँगै एकान्त भएर हेरा सुनसान रात सँगै एकान्त रा सागर सागरको लहर जा अशान्त भएर हेर आँसुका थोपा जस्तै भुइँमा खसेर हेर मायालुको सम्झनामा आफूलाई बिर्सिहेर मायालुको सम्झनामा आफूलाई तिमीले पनि मजा तिमीले पनि म जस्तै माया दिइरहेर यो गीत नारायण गोपालको स्वरमा हुनु र नारायण गोपालको स्वरमा जस्तो गुन्जिनु अरू कसको स्वरमा सुहाउला तर भीम विराग नारायण गोपाललाई अति माया गर्थे भीम विरागले नारायण गोपालको सम्झनामा एउटा पुस्तक पनि लेखेका छन् स्वर सम्राटको सम्झनामा आजभन्दा करिब छ वर्ष अघि भीम विराग नारायण गोपाल संगीत कोषद्वारा स्वर सम्राट स्मृति सम्मान ग्रहण गर्न काठमाण्डु आउँदा उनले नारायण गोपालका बारेमा र नारायण गोपालको हटी स्वभावका बारेमा चर्चा पनि गरेका थिए विनय रिग्मी हाम्रो फेसबुकमा लेख्नुहुन्छ मलाई त थाहा नै थिएन दाई मलाई माफ गरिदियो गीत नारायण गोपालले गाएका थिए धन्यवाद दाई भनेर उहाँले लेख्नु भएको छ मलाई माफ गरिदियो बोलको गीत तीन तीन पटक रिमिक्स भएको छ नयाँ पुस्ताका कलाकारको आवाजमा तर नारायण गोपालको स्वरमा पाइने मधुरता अरू कलाकारमा छैन भनेर यहाँ टिप्पणी गर्नुभएको छ जेबी गाउँले लेख्नुहुन्छ दुईटा फूल देउरालीमा मलाई एकदमै मनपर्ने गायक स्वर सम्राट नारायण गोपाल दाजुको चौहत्तरौं जन्म जयन्तीको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु भनेर लेख्नु भएको छ भने प्रसन्न ढुङ्गाना मोहन राज भण्डारी लगायत धेरै मित्रहरूले पनि टिप्पणी गर्नुभएको छ सुशीला सिलवाल लेख्नुहुन्छ दाई नमस्कार अजर अमर गीत संगीतको यो कोसे ढुङ्गा कार्यक्रमप्रति हार्दिक श्रद्धाञ्जली भनेर लेख्नु भएको छ एसएन दाहालले पनि यो विशेष श्रृंखला निकै रोचक भएको टिप्पणी गर्नुभएको छ भने शिव पलास जो गीतकार पनि हुनुहुन्छ कवि गजलकार पनि लेख्नुहुन्छ दुर्लभ गीत र जानकारीको लागि म यहाँको हरेक कार्यक्रम नियमित सुन्छु आशा छ आज पनि नारायण गोपालका बारेमा केही नयाँ जानकारी अवश्य पाइनेछ युवराज पौडेल लेख्नुहुन्छ नारायण गोपालले रेडियो नेपालको स्वर परीक्षा दिँदा हिन्दी गीत गाउन मानेनन् मलाई त्यति बेलाका हिन्दी गीत गाएर स्वर परीक्षा दिने चलन रहे पनि र नारायण गोपालले प्रेम मानिकको संगीत र राममान त्रिषितको रचनाको गीत गाएर रेडियो नेपालको स्वर परीक्षा दिए काठमाडौँ सेल्फीमा यो प्रसंग पढ्दा गर्वले छाती ढक्क फुल्यो श्रद्धा सुमन स्वर सम्राटप्रति सम्भव भए आज अजर अमर गीतहरूमा गायक नारायण गोपालको विशेष कार्यक्रममा त्यही नारायण गोपालको पहिलो रेडियो गीत बजाइदिनुहोला भनेर लेख्नुभएको छ हाल कतार रहनुहुने खरिटार तनहुका युवराज पौडेलले युवराजी त्यो गीत त्यति बेला स्वर परीक्षाको बेला लाइभ गाइएको हुनाले त्यसको रेकर्ड अब कसैसित पनि सुरक्षित छैन त्यसकारण हामीसँग पनि त्यो गीत बजाउन सक्ने माध्यम छैन नारायण गोपालका गीतका बारेमा यहाँ पाटे बागले हिजो पनि टिप्पणी गर्नुभएको थियो आज पनि गर्नुभएको छ जुन फूल मैले चाहेको थिएँ गीतका बारेमा केही प्रसंग त्यो अफवाहका बारेमा स्पष्ट पारिदिनुहुन्छ कि भनेर लेख्नु भएको छ नारायण गोपालको प्रेम प्रसंग अरूसँग भएका बारेमा धेरै हल्लाहरू छन् ती सबै जायज होइनन् यद्यपि गत दुई तीन वर्ष अघि पनि अमेरिका बस्ने एकजना बेबी नामका युवतीले पनि मेरो नारायण गोपालसँग लामो प्रेम प्रसंग चलेको थियो भनेर एउटा वेबसाइटमा एउटा लेख पनि लेखिएकी थिइन् तर यसबारेमा नारायण गोपालले कहीँ कतै उल्लेख नगरेको र नारायण गोपालकी पत्नी पेमला गुरूवाचार्यले पनि त्यो कहीँ पनि त्यो प्रसंग नउठाएको हुनाले त्यो सत्य होइन र त्यसै गरी अन्य नेपाली महिलाहरूसँगको प्रसंगमा पनि नारायण गोपालका ती हल्लाहरू अफवाह मात्र हुन् भनेर सिद्ध भएका छन् धेरै लेखकहरू पत्रकारहरू स्तम्भकारहरू नारायण गोपालका बारेमा लेख्दा एक दुई कुरा हल्का रूपमा लेखिदिने गर्छन् जस्तो नारायण गोपाल रक्सी नखाइकन गाउनै नसक्ने भन्ने एउटा हल्ला पनि बेजोड़सँग चलाइएको छ भने चर्चित पत्रकार सीके लाल दासले सिकेलाल जो स्तम्भकार हुनुहुन्छ उहाँले नेपाली टाइम्समा पनि एकपटक नारायण गोपाल आफ्ना गरीबीका दिनमा नाइट ट्याक्सी चलाउँथे भनेर लेखेपछि तत्कालै नारायण गोपालकी पत्नी पेमला गुरूवाचार्यले यो सम्पूर्ण त असत्य कुरा हो नारायण गोपालले कहिल्यै ट्याक्सी चलाएका थिएनन् र यो घटना झुटो हो भनेर नेपाली टाइम्समै प्रतिक्रिया छापेकी थिइन् भने अर्का संगीतकार एवं साहित्यकार शशि भण्डारीले कलकत्तामा नारायण गोपाल निकै दुःखको दिनमा भेट भएको बेला मैले उनलाई दुई सय रूपियाँ सापट दिएको थिएँ भनेर शशि भण्डारीले लेखेपछि लेकाली परिवारका गायक शशि भण्डारीले लेखेपछि यो कुरा गलत हो भनेर नारायण गोपालकी पत्नी पेमला गुरूवाचार्यले यसलाई पनि स्पष्टीकरण दिएकी थिइन् किनभने नारायण गोपाल जीवनमा तीनपटक कलकत्ता गए तीनै पटक चलचित्रको गीत गाउनका निम्ति त्यति बेला उनलाई आर्थिक समस्या हुने कुरै थिएन किनकि उनी एउटा चलचित्रको रेकर्डिङमा गएको हुनाले प्रशस्त खर्च निर्माता निर्देशकले उनको लागि गर्ने कुरा निश्चित थियो भनेर पेमला गुरूवाचार्यले यसरी स्पष्टीकरण दिएका छन् भने नारायण गोपालको गायनसँग रक्सीको कुरा जोडेर आउने पनि कहिलेकाहीँ भ्रामक हुने गरेको पाइन्छ गोकुल कणेल हाम्रो ट्विटरमा मेन्सन गर्नुहुन्छ हठी स्वभावका नारायण गोपालबाट पनि केही सिकुन हाम्रा नेताहरूले स्वावलम्बी नेपाली अनि नेपालको लागि भनेर उमेश सिगदेल लेख्नुहुन्छ एउटा मान्छेको मायाले कति फरक पर्छ भन्ने गीत अर्को संगीत सुन्न पाए हुन्थ्यो भनेर उहाँले टिप्पणी गर्नुभएको छ अवश्य पनि यहाँले सुन्न पाउनुहुनेछ पेमला भाउजूलाई समर्पित गरेर स्वर सम्राट नारायण गोपालले गाउनुभएका कुनै प्रेमिल गीत छन् भनेर अनिल पोखरेलले प्रश्न गर्नुभएको छ यस्ता केही गीतहरू अवश्य पनि छन् तर हाम्रो अहिलेको यहाँ उमेश सिगदेलजीले चयन गर्नुभएको गीत छ यहाँ दीपक जंगमको संगीतमा चाँदनी शाहको शब्दमा नारायण गोपालको स्वर नयन भर उनले निकै मुस्किल मुस्किलले गाउन रुचाएको यो गीतलाई पाकिस्तानका प्रसिद्ध गजल गायक मेहदी हसनले उर्दूमा गाएका छन् मिल जाएगर किसीको एक यार जिन्दगीमा बोलबाट दीपक जंगमकै संगीतमा गजलमा गाएका छन् सन्तोष सेजवाल सूरज भण्डारी बन्धु घिमिरे विक्रम गेवाली मोहनराज भण्डारी प्रसन्न ढुङ्गाना तीर्थराज कुमार जंकारकी पीआर काफले दीपक थापा ज्ञान गोपाल लक्ष्मी आचार्य सुभाष ढुङ्गेल मीन नेपाल सन्तोष गुरूङ अञ्जना पौडेल कमान्सी मुक्सु हरि अमरदीप श्रेष्ठका प्रतिक्रियाहरू पढेपछि यहाँ आज फेसबुकमा रश्मि अमात्यले यस प्रकार लेख्नु भएको छ कति मीठा मीठा माथिको कमेन्ट्सहरू म त त्यत्तिकै पढेरै मख अनि सबैजना जस्तै मनी एकदम पर्खाइमा नै छु हार्दिक श्रद्धांजलि स्वर सम्राट नारायण गोपाललाई भनेर लेख्नु छ गायिका रश्मि मात्यले र त्यसै गरी रंगकर्मी अनिल पोखरेलले पेमला गुरूवाचार्यका लागि कुनै न कुनै विशेष रूपमा त अवश्य गाएकै होला कुनै गीत भनेर उहाँले हाम्रो ट्वीटरमा मेन्शन गर्नुभएको छ नारायण गोपालले सांगीतिक कार्यक्रमको शुरूआतमा सदैव बोल्ने एउटा वाक्य उहाँको प्रसिद्ध वाक्य छ म गाउँछु केवल हजुरहरूको माया र साथ चाहिन्छ म डेढ दुई घण्टा गाउँछु म गाउँछु केवल हजुरहरूको सहयोग र माया चाहिन्छ म डेढ दुई घण्टा गाउँछु यो वाक्य उनले हरेक कार्यक्रममा प्राय दोहोऱ्याएको पाइन्छ भने मदन पुरस्कार पुस्तकालय गुठीले पहिलो पटक जगदम्बा श्री पुरस्कार दिँदा नारायण गोपालले आफ्नो अभिभाषणमा प्रयोग गरेको पंक्ति हरेक कार्यक्रमको एउटा महावाणी जस्तै भएको छ संगीतमा क्रान्ति ल्याउन सकिन्छ तर साहित्यसित निकटता राखेर यो नारायण गोपालको अत्यन्त चर्चित महामानी मानिन्छ भने नारायण गोपाल गुण गम्भीर गीत गाए पनि व्यङ्ग्य र मजाक मजाकमा निकै प्रसिद्ध मानिन्छन् उनलाई एउटा पत्रकारले सोधे राम्रो गीत गाउने गायिकालाई कोइली भनिन्छ दाई तर राम्रो गाउने गायकलाई के भनिन्छ भनेर नारायण गोपाललाई प्रश्न गर्दा नारायण गोपालले जवाफमा भने राम्रो गाउने गायकलाई कोइला भन्नुपर्छ किनभने राम्रो गाउनलाई रक्सी खाँदा खाँदै उसको कलेजी जलेर कोइला जस्तै भइसकेको हुन्छ त्यसले गर्दा गायकलाई कोइला भन्नुपर्छ गायिकालाई कोइली भन्नुपर्छ भनेर नारायण गोपालले यसरी व्यङ्गयुक्त टिप्पणी पनि गरेका छन् यो नारायण गोपालको अर्कै चरित्र हो नारायण गोपाल फुटबलका शौकिन थिए नेशनल जोग्राफी पत्रिकाका निकै ठूला पाठक थिए र उनी विशेष गरेर सृजना आर्ट ग्यालरीमा गएर चेस खेल्न मन पराउँथे र उनी नेपाली कलाकारमा सिजी मोटरसाइकल चढ़ने पहिलो गायक थिए वा पहिलो कलाकार थिए र गायकको स्तरबाट माथि गएर सांस्कृतिक संस्थानको महाप्रबन्धकसम्म हुने सौभाग्य पाउने पनि उनी पहिलो कलाकार थिए उनलाई भारतका प्रसिद्ध संगीतकार खयाम आरडी बर्मन जयदेवले हिन्दी फिल्ममा गीत गाउन आग्रह गर्दा उनले एक औंला उठाएर सावधान गरेका थिए म आफ्नो राष्ट्रिय भाषामा बाहेक कुनै अरू भाषामा गीत गाउँथे यो नारायण गोपालको वाणी पनि निकै लोकप्रिय रह्यो तर पनि नारायण गोपालले आफ्नो मातृभाषा नेवारीमा तीन चारवटा गीत गाएका छन् कवि गिरिजाप्रसाद जोशीको कवि दुर्गालाल श्रेष्ठको र एउटा गीत आफ्नै रचनामा नभए उनका अरू भाषाका गीतहरू पाउन मुस्किल छ आजको कार्यक्रमको विसौनीमा आउनुभन्दा अगाडि फेरि एकपटक चर्चा गर्न चाहन्छु नारायण गोपालको कवि लेखकसँगको सम्बन्ध र सम्पर्कका बारेमा ईश्वर बल्लभ उनका घनिष्ठ मित्र थिए जसका बारेमा उनी भन्थे ईश्वर वल्लभका गीत बुझिँदैन भन्छन् जनसाधारणले तर ईश्वर वल्लभलाई बुझ्यो भने उनको जीवनलाई बुझ्यो भने उनको गीत बुझ्न गाह्रो छैन तर अर्का गीतकार क्षेत्र प्रताप अधिकारी जो महाकवि देवकोटा निधन हुँदा बाटोमा गीतको पुस्तिका गाउँदै बेच्दै हिँड्दै थिए जानुभयो देवकोटा कवि हामीलाई छाडेर गीत गाउँदै उनी यो पुस्तिका बेच्दै हिँड्थे साझा यातायातको साझा बसमा बसको कण्डक्टरबाट आफ्नो जीवन शुरू गरेका क्षेत्र प्रताप अधिकारी पछि गएर नेपालको त्यति बेलाको मन्त्रीमण्डलको शिक्षा सहायक मन्त्रीसँग भए उनको एउटै गीतलाई नारायण गोपालले राष्ट्रभरि गुन्जिने एउटा व्यापक चर्चित गीत बनाइदियो दिव्य खालिङको संगीतमा मतलाली गुरास भएछु मतलाले गुरास दिन्छु मनभरि भारी मनभरि दिन्छु मनभरि भारी मनभरि दिन्छु मतलाली गुरास भएछु स्वर सम्राट नारायण गोपाललाई हार्दिक श्रद्धाञ्जली सहित प्राविधिक मित्र सन्दीप सुन्दास र मलाई विदा दिनुहोस् सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज